यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगादेखि नौ बजेसम्म देशभरका पचास भन्दा बढी रेडियो स्टेशनहरूबाट एकसाथ प्रसारण हुन्छ मेरो पनि नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता सङ्गालोमा म गणेश आचार्य रेडियोको नजिक हुनुहुन्न भने तपाईँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ एन्टेना फाउन्डेसन नेपालको website W dot AFN dot ORG dot एनपीमा गरेर लिसन लाइभमा क्लिक गर्नुहोस् कार्यक्रम संहिता संगालोमा हामी छ महिनादेखि संहितासँग सम्बन्धित विभिन्न विषयहरू राज्यको शासकीय स्वरूप नयाँ नेपालको निर्वाचन प्रणाली प्रदेशहरूको निर्माण केन्द्र र प्रदेशबीच अधिकारको बाँडफाँड लगायतमा निरन्तर छलफल गरिरहेका छौं हामीले कार्यक्रम शुरू गर्दा संविधान सभाको दोस्रो निर्वाचन सकिएर बैठक शुरू भइसकेको थियो त्यही बीचमा संविधान सभा भित्रका दलहरूले आन्तरिक रूपमा र अन्य दलहरूसँग पनि संघीयताका विविध पक्षहरूका बारेमा छलफल गरिरहेका छन् आजको कार्यक्रममा हामी यो सात महिनामा संविधान सभाले के उपलब्धि हासिल गर्यो यही विषयमा कुराकानी गर्दैछौ प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले दुई हजार एकात्तर माघ आठ गते अर्थात अबको छ महिनाभित्र संविधानको मस्यौदा सार्वजनिक गरिसक्ने बताएका छनृ अघिल्लो संविधान सभामा भएका सहमति या असहमतिका कुरालाई यो संविधान सभाले स्वामित्व ग्रहण गरिसकेकाले अबको बाटो सजिलो भएको उनीहरूको तर्क छ अघिल्लो पटक सहमति हुन नसकेका राज्यको पुनर्संरचना राज्यको शासकीय स्वरूप निर्वाचन प्रणाली लगायतमा दलहरू कति सहमतिमा पुगे होलान् त्यसै गरी अर्को असहमतिको विषय हो प्रदेशहरूको संख्या अब छ महिना पनि बाँकी छैन दलहरू संख्याको कुरामा एकमत भए त यसै विषयमा हामीले केही समय अघि एउटा छलफल गरेका थियौं छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भूषाल र नेकपा माओवादीका नेता देवेन्द्र पौडेल आ आफ्नो पार्टीको अडान राख्दै हुनुहुन्छ अब हामीले राज्यको सम्बन्धी मोडेल प्रारम्भिक खाका भनेर त्यो एउटा प्रदेश सुरुमा हामीले सार्वजनिक गरेका छौँ हामीले एउटा स्केच गरेर त्यसलाई सार्वजनिक गरेका थियौँ र पछिसम्म पनि त्यो कन्टिन्यू छ तर सहमतिको निम्ति हामीले अब दस वा एघारसम्म जान सकिन्छ भन्ने कुरा पनि छलफलको बेलामा अघि पनि हामीले राखेका थियौँ तर मुख्य प्रश्न चाहिँ अब यो गणितमा कति भन्ने कुरा भन्दा पनि यो सहायक कुरा हो गणित अथवा सङ्ख्या प्रधान होइन पहिचानमा उनीहरूको हक अधिकार दिने कुरा प्रधान हो यद्यपि यो नयाँ नजिका हाम्रो प्रतिनिधि हुनुहुन्छ उहाँहरूको केही विमतिहरू छन् र सायद त्यो ठुलो डिबेट र बहसको विषय भनेको छ अहिले पाँच विकास क्षेत्र भनेर भौगोलिक सीमाङ्कनका आधारमा पहिले नै थियो थियो यदि सङ्घ सङ्घीयतामा हाम्रो प्रतिबद्धता होइन त्यही नै साइन्स त्यही नै वैज्ञानिक त्यही नै सही छ भनेदेखि पचहत्तर जिल्ला मधेस पहाड तराईलाई जमिलाहरू बनाइएको छ त्यसैले छिटो हुनु पऱ्यो नि त अब त्यो पनि ठिक छैन भनेर नयाँ गर्न खोज्ने नयाँ कसरी गर्ने भन्ने कुरा प्रष्ट छैन कतिपयको त्यस कारणले हामी यो भ्रम पार्न खोजिए पनि हामी दृढ छौँ हामीले वैज्ञानिक कुरो उठाएको छौँ समुदायलाई हिजो भूमिका हक अधिकारहरूबाट राज्यको तर्फबाट दिइने सबै प्रकारका सांस्कृतिक भाषिक क्षेत्रीय लैङ्गिक सबै अधिकारहरूको हस्तान्तरण हुनुपर्छ कतै चाहिँ अब हाम्रो पार्टीले उठाएका कुरा र त्यसलाई अब अरू कतिपय पहिचानको पक्षधरले उठाएका कुराहरू राष्ट्रमा गलत कुरा उठान भयो भन्ने कुरा अत्यन्तै चाहिँ बहस चलेको छ जसले चाहिँ सम्बन्धित पहिचानको हकको निम्ति लडेका समुदायलाई समेत पनि भ्रम भ्रमित पार्ने कामहरू भइरहेको छ त्यस कारणले मुख्य प्रश्न चाहिँ गणितीय रूपमा कतिवटा भन्ने ठुलो बहस होइन मुख्य उनको गुमेको अधिकार जनतालाई दिने कि नदिने भन्ने कुरा हो त्यो कुरालाई हामीले प्रधान मुद्दाको रूपमा उठाएका छौँ अब यसलाई आधार मान्दाखेरि सङ्ख्या एक दुईवटा बढी भयो भनेदेखि चाहिँ जस्तो पासपोर्ट लाग्ने जस्तो तर्क गरिन्छ कुरा त्यसो होइन एउटा प्रदेशले भएको साधन स्रोत अर्को प्रदेशलाई नदिने उसले चाहिँ आउने जाने गर्न नदिने त्यसो भनेदेखि केन्द्रीय चाहिँ एकीकृत एकाइमा रहेको नेपालको के अर्थ भयो त नेपाल त नेपाली छैन त जो समग्र चाहिँ एकीकृत एकाइ हो त्यसभित्र सङ्घ चाहिँ पहिचानका आधारमा उनीहरूको चाहिँ गुमेको हक अधिकारहरूलाई प्रत्याभूत दिलाएर सबैलाई मानिस मानिसलाई बराबर बनाउने आधारमा हामीले भनेको हुँदाखेरि त्यसलाई आधार मानेर जान सक्नुपर्छ त्यस कारणले त्यो कुरा नै सही हो भने हामी अहिले पनि दृढ कंग्रेसले आफ्नो घोषणा पत्रमा सातवटा प्रदेश उपयुक्त हुन्छ भन्ने कुराहरूलाई आफ्नो घोषणा पत्रमा राखेको थियो र त्यसमा उसले स्पष्ट रूपबाट कंग्रेसको दृष्टिकोण सामर्थ्य र पहिचानलाई उसले स्पष्ट रूपबाट राख्यो एउटा पहिचान भनेको हाम्रो एउटा विविधता बोकेको समाज जसमा सबै जात जाति भाषा लैङ्गीय पहिचान खोजेको पहिचानलाई हामीले आइडेन्टिटीको रूपमा लिन सक्छौँ मनोवैज्ञानिक ढङ्गबाट म पनि यो शासनको या स्रोत साधनमा मेरो पनि एउटा सहभागिता छ भन्ने कुरा र उसको एउटा आइडेन्टिटीको सवाललाई संहिताले सम्बोधन गर्नुपर्छ भन्ने एउटा भने अर्कोतिर कसरी गयो भने शक्तिमा पहुँच साधन स्रोतमा कसरी पहुँच पुर्याउन सकिन्छ त्यसको आधारमा संघीयतालाई हामीले चाहिँ रेखाङ्कन गर्नुपर्दछ र त्यो ढङ्गबाट राज्यको पुनर्संरचना गर्नुपर्दछ भने सामर्थ्य र पहिचानलाई दुइटैलाई प्यारल किन लिएर गयो भन्दाखेरि भोलि गएर सबैको पहिचान देखिने जातीय द्वन्द्व मेटिने कतै हामीले खोजेको सङ्घीयताले भोलि चाहिँ द्वन्द्वको रूप नलियोस् भन्नको लागि स्पष्ट रूपबाट जातीय भाषीय लैङ्गिक आइडेन्टिटीको साथसाथै उसको पहिचानलाई पनि ल्याउनको लागि उसले सातवटा प्रदेशभित्र विभिन्न किसिमका संरक्षित प्रदेशहरू अरू प्रदेशहरू विभिन्न किसिमका बनाउन सकिन्छ भन्ने पनि आफ्नो घोषणा पत्रमा राखेको छ र त्यतिले मात्र पुगेन मुलुकको आर्थिक सबलीकरण गरेर त्यो लोकतन्त्र लोकतन्त्रको तल्लो निकायका जनताले पनि शासनको साधन स्रोतमा पहुँचोस् भन्नको लागि पनि कङ्ग्रेसले तीन तहमा स्थानीय शासनलाई चाहिँ बलियो बनाउनु पर्छ भन्ने आफ्नो दृष्टिकोण राखेको छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भूषाल र ए नेकपा माओवादीका केन्द्रीय कमिटी सदस्य देवेन्द्र पौडेल प्रदेशका संख्याहरूको विषयमा आफ्नो पार्टीको धारणा बताउँदै हुनुहुन्थ्यो प्रदेशको संख्या धेरै बनाउँदा हामीलाई आर्थिक र प्रशासनिक हिसाबले अप्ठ्यारो पर्छ भन्ने कुरामा प्राय सबै दलहरू बीच एक हदको सहमति देखिएको छ अब कम प्रदेश पनि कतिवटाको हुने भन्ने कुरा छ महिनामा निक्रेल होला भन्ने आशा गरौं निशाजी हामीले त्यो आशा पक्कै पनि गर्न सक्छौ सबै दलका नेताहरूले सोचेभन्दा अगाडि नै संविधान जारी गर्ने प्रण पनि गरेका छन् त्यसकारण अन्तिम समयसम्ममा यी सबै कुराहरू मिल्छन् कि तर तपाईँले भने जस्तै उहाँहरू जति संवेदनशील देखिए पनि जबसम्म उहाँ आफ्ना पुराना अडानहरूमा लचिलो देखिनुहुन्न तबसम्म समाधान सम्भव छैन धेरैजसो सवालहरूमा एमाले र काङ्ग्रेसबीच केही समान अडानहरू देखिएका छन् नेकपा माओवादी र केही मधेसी दलहरूमा देखिएका अडानहरू चाहिँ अलिक बेग्लै छन् शासकीय स्वरूप अर्थात राष्ट्रपति र प्रधानमन्त्री कसरी छान्ने अनि कसको कति अधिकार हुने भन्ने कुरामा पनि सबै दलहरूले आ आफ्नै मोडल प्रस्तुत गरे एकैछिन ए नेकपा माओवादीकै मोडलको कुरा गरौं पार्टीका नेता लीलामणि पोखरेल भन्नुहुन्छ संसद सक्रिय हुने शासकीय स्वरूप पुरानो भइसक्यो संविधान निर्माण गर्दा शासकीय स्वरूप बनाउँदाखेरि संसदीय मोडेल हाम्रो सहमतिको बिन्दु बन्न सक्दैन हामीले भनेका छौँ हाम्रो प्रस्ताव हो जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जसले शासन व्यवस्थामा एउटा नयाँ नौलोपन पनि दिन्छ परिवर्तन पनि दिन्छ जसले स्थायित्व पनि दिन्छ कम्तीमा पाँच वर्षसम्म निर्वाचित राष्ट्रपतिले मुलुकको आर्थिक सामाजिक रूपान्तरणका बारेमा आफ्नो एजेन्डा लागू गर्न पाउँछ प्रधानमन्त्रीको लागि ठाउँ छैन त्यहाँ तपाईँहरूको प्रस्तावमा प्रधानमन्त्री त पावर डेलिभर राष्ट्रपतिले आफ्नो कार्यकारी अधिकारलाई डेलिभर गर्ने त्यस्तो खालको प्रधानमन्त्री बन्न सक्छ जसले तत्कालिक प्रशासनिक कामहरूका बारेमा विकास निर्माणका डेभलपमेन्टका कामहरूका बारेमा उनले दैनिक प्रशासन सम्बन्धी कामहरूको बारेमा हेर्ने गर्दछ तर अल्टिमेट राइट चाहिँ नि राष्ट्रपतिकोमा रहन्छ राष्ट्रपतिको रिप्रेजेन्टेटिभको रूपबाट हामीले प्रस्तावित गरेको प्रश्न हो यो गत वर्ष संविधान निर्माण सम्बन्धमा हामी एउटा सम्झौतामा पुगेका थियौँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति अल्टिमेट राइट राष्ट्रपतिकोमा तर संसदले निर्वाचन गरेको प्रधानमन्त्री जसले सम्पूर्ण प्रशासनिक अधिकारहरू उसैले गर्छ उसैको अधिकार ऊ दुईतिर उत्तरदायी हुन्छ संसदप्रति उत्तरदायी रहन्छ र राष्ट्रपतिप्रति उत्तरदायी रहेर काम गर्ने एउटा सम्झौता भएको थियो तर त्यो सम्झौता अहिले कार्यान्वयन हुन्छ हुँदैन त्यो थाहा छैन हामीलाई अब त्यसो भए अरू अरू दलहरूलाई तपाईँहरूले यही मोडलमा राजी बनाउन सक्ने केही आधारहरू छन् त होइन यो मोडलमा राजी बनाउने वा नबनाउने भन्दा दलहरू विचारमा गतिशील हुने कि नहुने विचारमा गतिशील भएर परिवर्तनलाई स्वीकार गर्ने हो र जनतालाई पनि परिवर्तनको अनुभूति दिने हो भने त्यो दिशामा जानुपर्छ होइन भने वेस्ट मिनिस्टर मोडेल जो बेलायतमा बाट सुरुवात भयो आज बेलायतमै लागू छैन बेलायतमा चाहिँ स्कटल्याण्डमा अथवा आयरल्याण्डमा रोल मोडेलका रूपमा मान्ने गरिन्छ राजतन्त्रै मान्दैन गणतन्त्रको इलेक्सनका आधारबाट वेस्ट मिनिस्टर गठन हुन्छ त्यस कारणले सिस्टम त सार्वम होइन रहेछ नि एउटा जमानामा प्रगतिशील बन्यो अब यो स्टिमुलेसन मऱ्यो त अब व्यावहारिक छैन र जनताको ठिक ठिक प्रतिनिधित्व पनि गर्न सक्दैन भन्ने निष्कर्ष निक्लिसकेको छ तर कतिपय ठाउँमा चाहिँ तपाईँले भनेको मोडेलको ठ्याक्कै अपोजिट मोडेल भएको ठाउँहरूमा त्यो देश नै दस वर्ष अगाडि र दस वर्ष पछाडि हेर्दाखेरि एकदम ठूलो मात्रामा परिवर्तन गरिसकेका उदाहरणहरू हुन सक्छन् नि त जस्तो हामीलाई हामीलाई कसै तिनै त्यस्ता उदाहरणहरू प्राप्त गरौँ न यो अहिलेका इमर्जिङ कन्ट्रीहरू त्यो सिस्टम अन्तर्गत एकदमै ऱ्यापिडली डेभलप गरेका छन् त्यो उदाहरण पाउन हामीले त्यसो हो भने तपाईँहरू जुन मोडेलको वकालत गर्दै हुनुहुन्छ जुन मोडेलले हामीलाई सम्पन्नता मात्रै होइन हाम्रो हाम्रो आइडेन्टिटीको पनि सुरक्षा गर्छ भन्ने तपाईँहरूले भन्दै हुनुहुन्छ त्यो मोडलमा तपाईँहरू लचिलो हुन सक्ने र अरू दलहरूलाई तपाईँले चाहिँ आफ्नो धारणामा राजी बनाउन सक्ने सम्भावना कति छ के लचिलो भनेको चाहिँ त्यो धारणा छोडिदिने भइहाल्ने मोडेलमा जाउने त भन्ने खालका कुराहरू हुन् होइन लचिलोको अर्थ त्यो हो रिजिडिटीको अर्थ मेरै गोरुको बाह्रै टक्का भन्ने होइन म हाम्रा भन्दा पनि राम्रा लजिक हाम्रा भन्दा पनि राम्रा व्यवहारिक प्रश्नहरू कसैले अगाडि लिएर आउँछ भने हामी त्यसलाई अस्वीकार गर्ने भन्ने प्रश्न होइन तर अहिले अहिले के छ त भन्दाखेरि पार्लियामेन्ट्री भर्सेस प्रेसिडेन्सियल सिस्टम होइन भूगोलको विभाजन भूगोलको विभाजन भर्सक पहिचान सहितको संहिता यसरी आएको छ क्या भूगोलको विभाजनको नामबाट अञ्चलीकरण भर्सेस पहिचान यसरी चाहिँ आइरहेको छ हामी आञ्चलिकरण र पहिचानलाई फेरि कम्प्रोमाइजका नाममा त्यसको चाहिँ कुनै पनि आइडेन्टिटी नै नदेखिने ढङ्गको चाहिँ त्यो चाहिँ त्यति सम्भव नहोला अब तपाईँहरू यति सिरियस हुनुहुन्छ माघ आठ गतेसम्ममा संविधान जारी गरिसक्छौँ भनेर सबैजनाले आफ्नो आफ्नो अडानमा रहिरह्यो भने फेरि पनि संविधान नबन्ने हो होइन हामी संविधान बनाउनु पर्दछ भन्ने मान्यता अन्तर्गत पहिलो प्रोसेसमा हामीले हिजो संविधान सभाको प्रक्रियामा पनि जाउँ भन्न भनेका हौ तर हामीले राष्ट्रिय सहमति खोज्ने दौरानमा प्रक्रियामा नगरे त्यति बेला प्रक्रियामा गएको भए सायद संविधान बनिसक्थ्यो तर त्यति बेला राष्ट्रिय सहमतिको खोजीका निम्ति खोजी गर्दा गर्दै पार्लियामेन्ट विघटनको स्थितिमा पुगेको थियो उहाँ हुनुहुन्थ्यो नेकपा माओवादीका नेता लीलामणि पोखरेल कस्तो शासकीय स्वरूपमा दलहरूबीच एकमत होला यो छ महिनामा राष्ट्रपति या प्रधानमन्त्री कसलाई कार्यकारी अधिकार दिइएला यो अझै पनि बहसको विषय हो अघिल्लो संविधान सभामा सहमति या असहमति भएका सबै कुराहरूमा फेरि सहमति जुटाउन संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति गठन पनि भयो त्यो समितिले के काम गर्यो थाहा छ गणेशजी उषाजी अघिल्लो हप्तासम्मको कुरा हेर्ने हो भने समितिले अघिल्लो संविधान सभामा सहमति भएका अडचालिसवटा मुद्दा मध्ये आधा आधी जस्तो कुराहरूमा पुनः सहमति कायम गरेको छ नेपाली काङ्ग्रेसका तर्फबाट समितिका एकजना सदस्य आनन्द प्रसाद ढुङ्गानाले केही दिन अघि संचार माध्यमहरूसँग भन्नुभएको थियो केन्द्रीय स्तरमा कति सदन हुने भन्ने कुराको विवादलाई टुङ्ग्याएर अब दलहरू केन्द्रमा दुई सदनात्मक व्यवस्था राख्न सहमत भएका छन् गणेशजी हामीले समितिका सचिव तथा संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्मासँग पनि कुराकानी गरेका छौँ नि होइन हो मैले उहाँलाई बानेश्वर स्थित संविधान सभामा उहाँकै कार्यकक्षमा भेटेर सोधेँ यो छ महिनामा तपाईँ समक्ष के के कुराको सहमति भएको खबर आएको छ विगतको संविधान सभाले सहमति या विमति गरेका प्राय सम्पूर्ण इस्युलाई संविधान सभाले त्यस्तै रूपमा ओन गरेको छ त्यो भनेको विगतको चार वर्षको संविधान सभाको काम अहिले छ महिनामा केही रूपमा सम्पन्न गरिसकेको अवस्था छ त्यसको सँगसँगै मसौदा समितिले विगतमा भएको सहमतिको आधारमा विभिन्न पाँचवटा उपसमितिहरू गठन गरेर संविधानका विषयवस्तुको अन्तर्निहित रहेर सहमति भएका विषयवस्तुको मसौदा सम्पन्न गरिसकेको छ संवैधानिक राजनैतिक सम्वाद समितिले विगतमा भएका करिब दुई दर्जन असहमतिका बुदाहरूमा सहमति गरिसकेको छ र सबभन्दा महत्त्वपूर्ण पाठ भनेको संविधान सभामा नरहेका र संविधान सभाको निर्वाचनमा भाग लिएका तर निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका राजनीतिक दल वा केही दिन अगाडि मात्रै इलाममा सशस्त्र समूहसँग वार्ता गरेर संविधान सभाबाट प्राप्त हुने प्रतिफल या जायो संविधानलाई स्वीकार गर्ने सहमति प्राप्त गरेको छ जसले गर्दा संविधान हामी सबैको हाम्रो भन्ने जुन वातावरण सिर्जना हुँदै गइरहेको छ मलाई लाग्छ आजसम्मको महत्त्वपूर्ण उपलब्धिको रूपमा हामीले यसलाई हेर्नुपर्छ सभासदहरू समितिमा रहेका सदस्यहरू पहिलेभन्दा धेरै संवेदनशील महसुस गरिरहनु भएको छ पहिलेभन्दा धेरै सिरियस हुनुहुन्छ अथवा कम हुनुहुन्छ अथवा धेरै हुनुहुन्छ मेरो आफ्नो अनुभवमा संविधान सभा या संविधान सभाका विभिन्न समितिमा रहेर क्रियाशील रहनुहुने मान्य सदस्यहरूले विगतको संविधान सभाबाट संविधान जारी हुन नसकेको परिस्थितिको मूल्याङ्कन गर्नुभएको छ त्यो परिस्थितिबाट पाठ सिकेर निर्धारित समय सीमाभित्र संविधान जारी गर्न क्रियाशील हुँदै आउनुभएको छ संवेदनशील हुनुहुन्छ मैले यति नै भने त्यसो हो भने त बेला बेलामा बाहिर खबर आइरहन्छ संविधान सभाका सदस्यहरू त्यति सिरियस हुनु भएन कहिले त बैठकमै बस्नुहुन्न अनि त्यसपछि उहाँहरू आफ्नो पार्टीगत छलफलमा मात्रै धेरै रूपमा भएको छ यो अन्तर पार्टी छलफलमा धेरै हुनुहुन्न भन्ने जुन सुनिन्छ नि त बाहिर खबरहरू सुनिन्छ के ती खबरहरू निराधार हुन् अथवा तपाईँले त्यो कुरा पनि मान्नुहुन्छ यसलाई यसरी यसको अर्को पाटोबाट पनि हामीले हेर्दाखेरि उपयुक्त हुन्छ कि जस्तो मलाई लाग्छ बाहिरबाट सञ्चारकर्मी साथीहरूले या नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले जे भएको छ त्यसमा मैले एकदम त्यो स्वरे आना गलत हो भनेर भन्न सक्ने पोजिसनमा म रहन्न र हुँदा पनि होइन तर कतिपय अवस्थामा सदनभित्र छेलिएका भूमिकालाई मात्र सदन या व्यवस्थापिका संसदको भूमिका निर्वाह भएको छ मान्य सदस्यले भन्यौँ भने त्यो चाहिँ अन्याय हुन्छ भन्ने मलाई लाग्छ संविधान सभाका समितिहरू उपसमितिहरू संविधान व्यवस्थापिका संसदका समितिहरू उपसमितिहरू पनि समानान्तर रूपमा तपाईँले संविधान सभाको कार्यतालिका हेर्नुभयो भने समानान्तर रूपमा काम गर्ने गरी नै कार्यतालिका निर्माण भएको छ कतिपय अवस्थामा ती कुरा नभएका पनि हुन सक्छन् मैले सधैँ सबै रूपमा त्यही हो भनेर मैले भन्न खोजिरहेका छैन तर प्रायः जसो अवस्थामा समितिहरूका बैठकहरू उपसमितिका बैठकहरू पनि समान्तर रूपमा चलिराखेको हुन्छ जुन कुरा हामीले नदेखेको पनि हुनसक्छ खर्च चाहिँ कति गर्नुभयो नेपाल सरकारबाट वार्षिक रूपमा जे बजेट निकासा भएको छ विगतको संविधान सभामा पनि हामीले संविधान सभालाई उपलब्ध गराएको बजेट ज्यादै कम मात्रामा खर्च गरेर बढी बजेट चाहिँ सरकारलाई फिर्ता गरेको अवस्था हो र यो अवस्थामा पनि तपाईँले देख्नुभएको छ या कहिलेकाहीँ तपाईँले सुन्नु पनि भएको छ क्षमता अवधिको लागि चाहिँ सदस्यज्यूहरूबाट उपलब्ध गराउन अनुरोध गरिएका चाहिँ कतिपय भौतिक पूर्वाधारहरू पनि उपलब्ध नगराएको अवस्थाको कुरा पनि तपाईँहरूले सुन्नुभएको छ त्योभन्दा हामीले चाहिँ संविधान निर्माण आफैमा एकदम अलि मैले शब्द अलिक ठिक प्रयोग गरेँ कि गरेँ थाहा छैन झन्झटिलो अलिक बढी खर्चालु देखिएको छ त्यो हामीले चाहिँ जे जे जस्तो चाहिँ सिस्टम पद्धति रोज्यौँ त्यो पद्धति अनुसार त्यो चाहिँ संविधान सभाबाट संविधान निर्धारित समयभित्र प्राप्त हुँदा त्यो रकम कलम चाहिँ ठुलो कुरा हो जस्तो मलाई लाग्दैन उहाँ हुनुहुन्थ्यो संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिका सचिव तथा संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्मा संविधान सभाले गर्ने खर्च पनि विभिन्न समयमा बहसमा उठ्ने कुरा हो उहाँ भन्दै हुनुहुन्थ्यो सरकारले विनियोजन गरेको भन्दा धेरै पैसा खर्च भएको छैन यसले पनि सकारात्मक सन्देश नै दिन्छ निशाजी अघिल्लो पटक संविधान सभाको कार्यतालिकामा भएको फेरबदल पनि एकदमै विवादको विषय भएको थियो यसपटक के छ हामी एकैछिनमा कुराकानी गर्नेछौँ अहिले तपाईँ एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संहिता सङ्गालो सुन्दै हुनुहुन्छ देशभरिका पचास भन्दा बढी रेडियो स्टेशन र अनलाइनमा W dot dot ORG dot NP मार्फत प्रसारण भइरहेको संहिता सङ्गालोमा हामी दोस्रो संविधान सभाको यो सात महिनाको यात्रा कसरी बित्यो कति कुरामा सहमति बन्दै गए भन्ने विषयमा कुराकानी गरिरहेका छौँ अघिल्लो संविधान सभामा यो दिन यो बैठक गर्ने यति समयमा यो विषयमा छलफल गर्ने भनेर बनाएको कार्यतालिका मिचिएको र कार्यतालिका दर्जनौ पटक फेरबदल भएको उदाहरणहरू छन् त्यही कारणले पनि संविधान सभा र सभासदको कार्यकुशलतामा धेरैले औंला उठाए यसपटक पनि त्यस्तै छ मैले यसपटक कति संवेदनशील हुनुहुन्छ सभासदहरू भनेर संविधान सभाका उपसभामुख ओन्सरी गर्तीलाई सोधेको छु आफ्नो आफ्नो अडान त अहिले पनि देखिन्छ होइन राजनीतिक दलहरूले आफ्ना विषयवस्तुहरू हाउसमा छलफल गर्दा होस् या समितिमा या अनौपचारिक रूपबाट छलफल हुँदा होस् उहाँहरूको अडानहरू आज पनि जस्ताको त्यस्तै देखिन्छ तैपनि संविधान त लेख्नै पर्छ हामीले लेख्दाखेरि सबैले मेरै हो मै हुँ भन्ने कुराबाट अगाडि बढेर अब राष्ट्रलाई के चाहिएको छ होइन देश र जनतालाई के चाहिएको छ भन्ने कुरामा उहाँहरूले चाहिँ सहमति कायम राख्न सक्नुपर्छ र त्यसको लागि विगतमा संविधान सभाले चार वर्ष एकदमै मेहनत गर्दाखेरि हामीले के देख्छौँ भनेपछि जेठ दुई गते एउटा समझदारी त भएकै हो नि होइन सहमति भएको हो त्यसले अब तिन दिन पनि अब टिक्न सकेन यद्यपि दुःखको कुरा होइन त्यहाँसम्म त राजनीतिक दलहरू हिजो पनि पुग्नु भएकै थियो नि त्यसैले आज पनि राजनीतिक दलहरूले त्यसरी नै विषयवस्तुहरूलाई साँगुर्याउँदै लैजानुभयो भनेपछि सहमति हुने सम्भावनाहरू देखिन्छ तर अहिलेसम्मको बहसले त्यो देखाउँदैन अहिले बहस त अब हामीले घनीभूत रूपमा र निर्णायक बहस थालेकै छैनौँ होइन संवाद समितिले अरू चाहिँ जो चाहिँ हिजो संविधान सभामा सहमति भएका थिए तर संविधान सभाबाट होइन संवैधानिक समितिबाट विवाद समाधान उपसमितिबाट जो चाहिँ विषयवस्तुहरूको सहमति भएको थियो त्यो कार्य जारी राखेको छ र यी कार्यहरू सकिसकेपछि अब चाहिँ मूल विषयवस्तु जो चाहिँ हिजो विवाद भयो त्यो विषयमा अब प्रवेश गर्छ मैले त भन्छु राजनीतिक दलहरूले यदि विगतको संविधान सभाले गरेको कार्यहरू जो चाहिँ जनताकै पक्षमा थियो र सबै सबै दलले मान्नुभएको थियो र अन्तिम अवस्थासम्म आउँदाखेरि जेठ दुई गते बिना नामको एघार प्रदेशमा जो चाहिँ समझदारी भएको थियो यसको वरिपरि रहेर छलफल गर्न सक्नु भएन र यी कुराहरूलाई उहाँले ठोस गर्न सक्नु भएन भनेपछि समयमा हामीले संविधान दिन सक्दैनौँ तसर्थ हाम्रो बाध्यता छ हामीले चाहिँ जे विषयवस्तुहरू आज उत्थान भएका छन् यो नितान्तै नौलो नयाँ नभएर नेपालमै रहेको वस्तुस्थितिमा आधारित नेपाली जनताको नेपाल राष्ट्रको हित अनुकूलका हुन् र यी विषयवस्तुहरूमा उहाँहरू गम्भीरतापूर्वक बसेर विगतका सहमतिहरूलाई पनि उहाँहरूले चाहिँ लिँदै अगाडि बढ्नुभयो भने समयमै संविधान आउँछ मस्यौरा समितिले सहमति भएर हाउसबाट गइसकेका विषयहरूलाई चाहिँ मस्यौराको अन्तिम रूप दिने तर्खरमा छ यसले पनि हाम्रो कामको चाहिँ एउटा चाहिँ लेखाजोखा गर्छ जस्तो मलाई लाग्छ र विवाद समाधान समितिले पनि त्यहाँ चाहिँ अब धेरै कुराहरूलाई चाहिँ सहमति सहमति गर्दै फेरि मस्यौदा समितिमा पठाउने अर्थात् त्यहाँ चाहिँ सहमति जुटाउने कार्यहरूलाई चाहिँ एकदमै तीव्रता दिएको छ दिनरात मिटिङहरू बसिराखेको छ प्रत्येक समितिमा उपसमितिहरू गठन गरेर उपसमितिहरूद्वारा कामलाई एकदमै सटिङ गरेर ल्याइएको छ त्यसैले पनि मैले के देख्छु भने विगतको संविधान सभा चार वर्ष थियो त्यो बेला पनि कम मेहनत चाहिँ गरेको होइन तर आजको संविधान सभालाई हामीले हेर्दाखेरि एक वर्षभित्र जसरी पनि संविधान दिनै पर्छ भन्ने जिम्मेवारी चाहिँ राजनीतिक दल हाम्रो मान्य सभासदजीहरूमा देखिन्छ नै जस्तो चुनाव सकिने बेलादेखि नै चुनाव सकिने बित्तिकै जति आशा गरिएको थियो जुन गतिमा यो चल्ला भन्ने त्यही गतिमा चलिरहेको छ अथवा चाँडो दौडिन सुरु भइसक्यो अथवा ढिलो नै छ हामीले चाहिँ एउटा आचार संहिता निर्माण गरेका छौँ नियमले त्यसमा चाहिँ समय निर्धारण गरिएको छ कति समयमा के के काम गर्ने भनेर र त्यो कार्यतालिका बमोजिम हामीले आजसम्म चाहिँ कामलाई अगाडि बढाएकै छौँ यद्यपि संविधान सभामा व्यवस्थापिका संसदतिरको कार्यहरूलाई हामीले चाहिँ छोड्ने हो भने संविधान सभाको कार्य हाउसमा होस् या समिति उपसमितिमा होस् या अनौपचारिक रूपमा चलेका सबै सबै गतिविधिहरूलाई हामीले हेऱ्यौँ भनेपछि हामी कार्यतालिका बमोजिम छौँ र हामीले हाम्रो कार्यतालिकालाई अहिलेसम्म समाति राखेको हुनाले नेपाली जनतालाई म अपिल गर्छु आगामी माघ आठ गते नेपाली जनताले संविधान पाउनेछ अहिले हामीले कार्यतालिका मिच्नु परेको छैन हजुर अहिले मिच्नु परेको छैन बरु हामीले चाहिँ संविधान सभाको सुरुवातको कार्यलाई हामीले हेऱ्यौँ भने निर्क्योल समितिले चाहिँ आफ्नो समयभन्दा अगावै टेबुल गरेको थियो आफ्ना चाहिँ विषयवस्तुहरूलाई लिएर त्यसैले संविधान सभाको गति चाहिँ एकदमै ढिलो भयो भन्ने होइन कार्यतालिका बमोजिम छ तर कामको चाप जो छ कामको चाप भयो भन्नेमा हामीले चाहिँ यो गतिलाई छोड्नु हुँदैन अलिक बढाएर हामीले अगाडि बढ्नुपर्छ उहाँ हुनुहुन्थ्यो संविधान सभाका उपसभामुख ओन्सरी घरती सभासदहरूको संवेदनशीलताबारे कुराकानी गर्दै दोस्रो जनआन्दोलनपछि दुई पटक संविधान सभाको चुनाव भइसकेको छ अर्कोतिर चौध वर्षदेखि स्थानीय निकायको निर्वाचन भएको छैन अब हुने चुनावहरू कस्तो हुने कुन प्रणाली अप्नाउने भन्ने कुरा पनि दलहरू बीचको असहमतिको विषय बनेको थियो अघिल्लो संविधान सभामा त्यो बहस चाहिँ कहाँ पुग्यो एकैछिन छलफलको एउटा सानो अंश सुनौ छलफलमा निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव हुनुहुन्छ म एक दुईवटा कुरा मात्रै बताउन चाहन्छु कि इलेक्सन कमिसनलाई इन्डिपेन्डेन्ट एउटा कन्स्टिट्युसनल र अटोनोमस बडीको रूपमा साँची अर्थमा स्थापना गर्नुभयो भने निश्चित रूपमा हाम्रा प्रान्तमा हुने निर्वाचनको लागि र राष्ट्रको लागि हुने निर्वाचनको लागि मतदाताहरूले खोजी खोजिकन असल उम्मेद्वारले मतदान गर्छन् कसरी गर्छ भने जब तपाईँ एउटा इन्स्टिट्युसनलाई मजबुत बनाउनुभयो भने अब मजबुत कसरी हुन्छ भने भन्नुहोस् न एउटा डेटसम्म डिक्लेयर गर्ने पोलिटिकल इलेक्सन हामी कहाँ छैन जुन इलेक्सन छ त्यसको मिति घोषणा गर्ने संविधानमै उल्लेख गर्छन् नेपाल सरकारलाई मिति घोषणा गर्ने अधिकार हुन्छ अब निर्वाचन गराउने सबै काम निर्वाचन आयोग स्थानीय निकाय निर्वाचन गराउने जनमत संग्रह गराउने जन्म संविधान सभाको निर्वाचन गराउने सम्पूर्ण अधिकारहरू छ तर मिति घोषणा गर्ने नेपाल सरकारले म त्यसै कारण भन्छु कि भने अहिले हाम्रो एउटा इन्डिपेन्डेन्ट हामी अहिले पनि भन्छौँ election commission independent autonomous constituent बढी हो र हामी गर पनि गर्छौँ इन्टरनेसनली हाम्रो रिकगनाइज पनि छ तर इन रियल सेन्स हामी बजेट लिन जाँदाखेरि हाम्रो डाइरेक्ट हाम्रो लेजिस्लेसनबाट आउँदैन हामी कहाँबाट मिनिस्टर अफ होम अफेयर्सबाट हाम्रो सबै बजेटहरू ल्याउनु पर्ने हुन्छ डाइरेक्ट आउनु पर्यो रेलोकेसन हामीले ड्राफ्ट गरेर पठाएको कानुन जुन छ त्यहाँ कट एन्ड पेस्ट हुँदै जान्छ अहिले पनि स्थानीय निकायको निर्वाचनमा हामीले धेरै सुधार गरेर पठाएका छौँ अब त्यो कति ठाउँमा कहाँ कहाँ होइन समावेशीका कुराहरू निर्वाचन प्रणाली सम्बन्धी कुराहरू यी सबै कुराहरू कहाँ कहाँ काटिन्छ त्यो भन्न सकिँदैन र उसलाई सर्टेन अधिकारबाट सम्पन्न गराउनु भयो भने नेपाली जनताले गरायो भने र आउने जुन संविधानले गरायो भने निश्चित रूपमा नेसनल लेभलको एउटा फेडरल इलेक्सन कमिसन हुन्छ र त्यसपछि प्रान्तमा प्रोभिन्सियल इलेक्सन कमिसन हुन्छ र इलेक्सन कमिसन जुन छ फेडरल स्टेटको सम्पूर्ण देशको त दुई तहमा मात्रै हामीले गराउनु पर्ने हुन्छ अब फेरि लोकल डिस्ट्रिक्ट लेभल र लोकलको जुन छ त्यसको फेरि त्यहाँ प्रोभिन्सियल गभर्मेन्ट हुन्छ प्रोभिन्सियल गभर्मेन्टले आफ्नो ऐन एक्ट बनाएर गराउनु पर्ने हुन्छ होइन भने कुन मोडलमा जाने देशको सम्पूर्ण ग्रास रुटदेखि लिएर भिडिसीदेखि लिएर नेसनल इलेक्सनसम्म एउटै इलेक्सन कमिसनले गराउने हो भने त्यो पनि हुन्छ होइन भने प्रोभिन्सको इलेक्सन प्रान्तीय सरकारको रिप्रेजेन्टेटिभको इलेक्सन र नेसनल लेभलको इलेक्सन प्रेसिडेन्ट या पार्लियामेन्टको इलेक्सन गराउने हो भने त्यसकारण आगामी दिनमा जुन कानुनी व्यवस्था हुन्छ त्यो कानुनी व्यवस्थाको आधारमा निर्वाचन आयोगले योभन्दा पहिले पनि दुई हजार चौसठी सालपछि जुन संविधान निर्माण गर्ने प्रक्रिया हो र निर्वाचन प्रणाली निर्वाचन सम्बन्धी कानूनको लागि हामीले लिखित रूपमा त्यति बेलाको समितिहरूलाई हामीले सुझाव लिखित रूपमा पनि दिइसकेका छौँ लेयरमा पनि राख्न सकिन्छ होइन भने त्यसपछिको दिनमा कानूनले र जुन आवश्यकता ठान्छ तर हामीले दिएको सुझावमा दुईटा प्रान्तीय इलेक्सन र केन्द्रीय त्यो दुईटा एक अर्काको मातहतमा हुन्छ कि छुट्टा छुट्टै होइन मातहतमा हुन्छ फेडरल इलेक्ट्रल कमिसनको मातहतमा प्रोभिन्सियल इलेक्सन कमिसन हुन्छ र त्यसपछि प्रोभिन्सको सरकारले प्रोभिन्सियल गभर्मेन्टले डिस्ट्रिक्ट या लोकल लेभलको इलेक्सन म्युनिसिपल या बिडिसीको इलेक्सन गराउनेछन् यस किसिमको व्यवस्था धेरै जस्तो हाम्रो छिमेकी देशहरूमा पनि छन् छन् र यस्तै किसिमको एउटा डेमोक्रेटिक प्र्याक्टिस पनि हो दलहरूले हाम्रा विभिन्न बहस छलफलहरूमा आफूहरू संविधान समयमै जारी गर्न संवेदनशील रहेको बताउँदै आएका छन् त्यसो हो भने त हाम्रो आशा पनि सकारात्मक नै होला तर अघि नै हामीले भनेको जस्तै उहाँहरूले आफ्नो अडान नछोड्ने हो भने चाहिँ त्यो आशा निराधार जस्तै हुने पक्का पक्की छ यो छ सात महिनाले दलहरूमा लचिलोपना संवेदनशीलता बढेको छ त यही प्रश्न सहकर्मी प्रियङ्का थोकीले संविधानविद डाक्टर कृष्ण आछेतोसँग सोध्नु भएको छ अनि जेठ चौध गते जुन पहिलो संविधान सभाको अवसान भयो त्यस पछाडि आजका दिनसम्म संहिताको पाना आइपुगेका छैन खोल्या छैन जस्ताको तस्तै छ परिवर्तनको निम्ति कहीँ छलफलै गरेको देखिरहेको छैन अहिले तपाईँले दोस्रो संविधान सभा आएपछि केही गरेको लाई इङ्कित गर्नुभयो भने चाहिँ सम्भवत त्यो यो संघीय संरचनाको पार्ट कुरालाई चाहिँ सबभन्दा पछि राख्नेछ होला र कुरा जहाँ अड्क्या छ त्यहीँ छ तपाईँलाई म बताउँ अब जेठ चौडो मात्र होइन त्योभन्दा करिब दुई वर्ष अगाडि राज्य पुनर्संरचना समितिले संविधान सभाको राज्य पुनर्संरचना समितिले जुन खाका दियो त्यो खाकामा एउटा चौडो प्रदेशको प्रस्ताव थियो र एउटा फरक मठको रूपमा छ प्रदेशको प्रस्ताव आयो त्यहाँबाट त्यो नम्बर छ भनेको ठाउँमा सात भयो होला अथवा पाँच भयो होला त्यहाँकै छ र चौध एउटा प्रदेश राज्य पुनर्संरचना समितिको भयो त्यस पछाडिको बीचको डेभलपमेन्ट भनेको राज्य पुनर्संरचना आयोगको गठन भयो राज्य पुनर्संरचना आयोगले चाहिँ राज्य पुनर्संरचना समितिमा जुन प्रस्ताव भएको छ त्यसलाई परिष्कृत र परिमार्जित कहाँसम्म गर्न सकिन्छ गर्न सक्ने गरी दस प्रस्ताव ल्याएको थियो र पछाडिदेखि दस प्रस्तावको सेरोफेरोमा संविधान सभा अवसान हुनुभन्दा चौड दुई गते चौध भनेपछि बाह्र दिन अगाडि जे दुई गते जुन दस प्रदेशको खाकामा त्यसको वरिपरिमा एघार प्रदेशमा तीनवटा राजनीतिक दल र मधेसी बीच समझदारी भयो भनेर जुन आएको छ त्योभन्दा पर के भयो भन्दाखेरि दोस्रो संविधान सभामा एमाले र नेपाली कङ्ग्रेसले चुनाव घोषणा पत्र मार्फत हामी सात प्रदेशको पछिमा छौँ भने तसर्थ टू थाउजन्ड टेनबाट आज टू थाउजन्ड फोर्टिन भने चार वर्ष अगाडि जहाँनिर अड्किया छ अहिले पनि त्यही अड्किरहेको छ हामीले राजनीतिक दलका केही व्यक्तिहरूसँग पनि कुरा गर्दाखेरि उहाँहरूले चाहिँ कस्तो जवाफ दिनुभयो भने अब हामीले त्यो जुन सुरुवातको जुन हाम्रो बुझाइ थियो जुन किसिमको हामीले व्याख्या गर्ने शैली थियो केही परिवर्तन भएको छ र हामीले अध्ययन गरेका छौँ अनि अध्ययनले चाहिँ अझ हामीलाई चाहिँ परिपक्व बनाएको छ भन्ने कुराहरू उहाँहरूले गर्नुभएको थियो होइन अब यहाँ त एक प्राविधिक व्यक्ति पनि हुनुहुन्छ यस मामिलामा यहाँले चाहिँ त्यो परिपक्वता देख्नु भएको छ कि छैन त्यो ज्ञान र विस्तार चाहिँ गर्यो तर त्यो ज्ञानको पूर्णतामा नगइकन सबभन्दा राजनीतिक दलका नेता र त्यो संविधान सभाका सदस्यहरू राजनीतिक दलका नेताहरू त्यो सम्पूर्णतामा बुझ्नै खोजेकै देखिँदैन यो कितान गर्न सकिने खालले कुनै परिष्कृत परिमार्जन भएको चाहिँ मैले देखिरहेको छैन संविधान सभाको निर्वाचन लगतै एउटा ठुलो पार्टीका नेतासँग मेरो भेटभाट ए यो चुनावको अगाडि त एक वर्षमा चुनाव संविधान ल्याउनु ल्याउँछु भनेर त भोटको लागि भने हो हामीले एक वर्षमा भएन भने अन्तरिम संविधानले दुई वर्षमा संविधान बनाउने भनेकै छ दुई वर्ष लाग्ला दुई वर्षमा पनि बनाउन सकिएन भने यो संविधान सभाको आयु त दोस्रो संविधान सभाको आयु त चार वर्ष छ नि त भनेपछि मैले भनेको नेताहरूलाई शब्दको पछाडि लाग्यो भने राजनीति बुझ्दैन संविधान सभाको चुनाव भएको छ महिनाभित्र स्थानीय चुनाव गर्छु भनेर भने होइन सबैले भएन यो चाहिँ एक वर्षमा संविधान आउने मलाई विश्वासै लाग्दैन दलले जुन प्रस्ताव गरेका थिए विषयहरू संघीयतामा प्रक्रियाको विषय मोडलका विषयहरूमा जुन पहिलो संविधान सभामा जुन प्रस्ताव गरेका थिए अहिले आएर त्यो एक किसिमको अडान जुन थियो नि यही हामीले भनेकै चाहिँ हुनुपर्छ भन्ने कुराहरू त्यसमा परिवर्तन भएको देख्नुहुन्छ कि हुन्न कसैले आफ्नो अडान छोडे कि छोडेन यो तपाईँलाई अहिले मात्र होइन मैले भने टु थाउजन्ड टेन जनवरीमा राज्य पुनर्संरचना समितिको एउटा खाका आएपछि त्यसमा फरक मटको कुरा आएपछि यो विभाजन राजनीतिक दलहरू र नेपालको समाजको विभाजन जहाँ थियो त्यसको निरन्तरता नै छ अहिले मैले भनेको यो अडानबाट त संविधान बन्ने नै होइन संविधानविद डाक्टर कृष्ण हाँचेथु भन्नुहुन्छ यो छ महिनामा केही पनि भएको छैन अर्को छ महिनामा सहमति निकाल्न रात दिन खटिनुपर्छ राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले पनि निरन्तर रूपमा संविधान निर्माण प्रक्रियाको निगरानी र खबरदारी गरिरहेको छ दिनहुँ जसो संविधान सभाका खबरहरू पढ्न पाइन्छन् एकजना पत्रकारको कुरा पनि सुनौ न मैले कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापासँग कुराकानी गरेको थिएँ उहाँ भन्नुहुन्छ दलहरूको भावना केही परिवर्तन भए जस्तो देखिए पनि अघिल्लो संविधान सभामा अड्केको कुरा पनि जस्ताको तस्तै छन् अघिल्लो संविधान सभाबाट निर्णय भइसकेका विषयहरूमा उनीहरूले बोल्ने क्रम सुरु भएको छ तर अहिलेसम्म विवादित विषयमा सभासदहरू प्रवेश गरेका छैनन् खासमा सैद्धान्तिक छलफलमै सीमित छन् पहिला भनौँ दुई हजार उनासाठी जेठ दुई गते उनीहरू जानेर अड्केका थिए त्यहाँबाट चाहिँ अघि बढेको अवस्था चाहिँ छैन त्यसमा मुख्य गरी राज्यको पुनर्संरचना सम्बन्धी जुन विषय छ त्यो विषय चाहिँ अहिले पनि विवादित छ त्यतिखेर अठहत्तरवटा त्यति विवादित मुद्दा र जेठ दुईमा पच्चिसमा झारिएको थियो र अहिले पनि त्यही पच्चिसवटा मुद्दा नै छन् त्यसमा नाम कानुनदेखि त्यसको संरचनादेखि अग्राधिकार दिने नदिने र तिनको अधिकारसम्मका विषयहरू अझै अनिर्णित अवस्थामै छन् र अहिले त्यो विषय चाहिँ एक एक प्रकारले संविधान सभाभित्र छलफल गरेर संवाद समितिमा चाहिँ छलफलका लागि पठाइएको छ र संवाद समिति जसको नेतृत्व अहिले बाबुराम भट्टराई हुनुहुन्छ उहाँले त्यो विषयमा छलफल चलाउनु भएको छ र निर्णय चाहिँ कुनै पनि विवादित विषय अथवा त्यसमा कुनै सल्टाइसकेको अवस्था चाहिँ छैन पहिले र अहिलेमा चाहिँ खासै कुनै फरक छैन भन्नुभयो होइन यो चाहिँ किन भएको होला जातीय एकल पहिचानको मुद्दाहरू जो जो बोकेर गएका थिए उनीहरूलाई कम मत दिए उनीहरू संविधान सभामा उपस्थिति कम भएको छ जो चाहिँ बहुपहिचानयुक्त खाका बोकेर गएका थिए उनीहरू नै यसबाट बढी मत ल्याएका छन् अथवा बढी सिट ल्याउनुको अर्थ त्यसलाई जनताले अनुमोदित गरेको भन्ने अर्थमा बुझिनुपर्ने हुन्छ तर अब अहिले गएर फेरि माओवादीले पुरानो जुन खालको उसको ध्रुवीकरण थियो मधेसवादी दलहरूसँगको ध्रुवीकरण फेरि त्यसलाई चाहिँ मोर्चा लैजान सकिन्छ कि भनेर उसले बस अघि बढाएको छ सङ्घीयताको सवालमा अझै पनि एक किसिमले भने अन्यल नै छ सबैले आफ्नो आफ्नो तर्क दिइरहेका छन् कुन मुलुकको लागि हितमा छ कुन मुलुकको हितमा छैन भन्ने कुरा आम मान्छे त्यो तहले बुझेको छैनन् धेरै कुराहरू छलफल गरिनु पर्थ्यो सकेसम्म हामीले रिसोर्स थोरै छ यो रिसोर्स अनुसार पाँच प्रदेश उपयुक्त हुन सक्छ भन्ने एउटा बहस भएको भए ती प्रदेश पनि सर्भाइभ गर्न सक्छ हरेक कुरामा हामी जम्बो बनाउँदै जाने जुन किसिमको होड चलेको छ त्यो जम्बो हुने क्रममै यो संहितालाई पनि जम्बो बनायो जस्तै छ सयको संविधान सभा आवश्यक थियो कि थिएन त्यत्रो संविधान सभालाई राज्यले पाल्न सक्छ कि सक्दैन कुनै बहस गराइएन तर त्यो सबैको सबैलाई त्यहाँ गएर राज्य संयन्त्रलाई आफूले खेलाउने जुन किसिमको औजार बनाए राज्यको स्रोत चाहिँ मिसयुज हुँदै गएको छ र स्रोतलाई कस्नुपर्ने हामी जस्तो गरिब देशले त्यहाँ स्रोत कसेर बढी त्यो पैसालाई चाहिँ विकासमा लैजानु पर्ने र अनि त्यस कारणले सङ्घीयता पनि सर्भाइभ गर्न सक्छ र सङ्घीयतासँगै सामर्थ्य भएन भने पहिचानले मात्रै खान दिँदैन देखिने लायक भएको सकारात्मक पक्षहरू होइन जुन चाहिँ अब यो सभासदहरूले उठाएका पक्षहरू सबै दलले चाहिँ त्यो विषयमा चाहिँ सहमति जुटाएको त्यस्तो पक्षहरू केही पाउनुहुन्छ अलिकति अब अनौपचारिक कुरा गर्दा माओवादीले पहिला जे थियो त्योबाट ब्याकट्र्याक भइसकेको छ उनीहरूले चुनावमा जुन पराजय भयो नि पराजय हुनुको कारण ठुलो संख्याले हामीले सन्तुष्ट गराउन सकेनौँ भन्ने कुरा उनीहरूले रियलाइज गरे अरू पनि विषयहरू जस्तै चर्का कुराहरू उठाए नि जस्तो त्यो जातीयता मात्र होइन जस्तो कम्युनिजमको पनि उनीहरूले आधारभूमि त यसैले बनाउन खोज्या हो नि त निर्वाचित जनप्रतिनिधिहरूबाट कम्युनिस्ट शासनलाई चाहिँ आधारभूमि बनाउँदैन भन्ने कुरा उनीहरूले बुझ्या छन् अब बुझेपछि ती चर्का शब्द र बिस्तारै अब उनीहरू फर्किँदैछन् तर अझै उनीहरूले त्यो औपचारिक रूपमा चाहिँ त्यो कुरालाई भन्न सकेका छैन अरू राजनीतिक दलहरू पनि अब मिल्नको लागि चाहिँ पहिला जस्तो एकदम इगो सहित आएका छैनन् अहिलेसम्म अडान चाहिँ त्यसरी व्यक्त गरेका छन् जस्तो काङ्ग्रेस र एमाले सात प्रदेश आफ्नो धारणा भने एघारसम्म जान सकिन्छ भनेका छन् नि होइन त्यसले गर्दा उनीहरूले पनि कडा त भएन उनीहरू पनि जान सकिन्छ भने यिनीहरूको काङ्ग्रेस र एमालेको चाहिँ भनाइ के हो भने कम्तीमा थोरै प्रदेश हुँदा यी सर्भाइभ गर्न सक्छन् टिक्न सक्छन् भन्ने यिनीहरूको धारणा हो चौध हुँदाखेरि धेरैलाई चाहिँ समावेश गर्न सकिन्छ भन्ने माओवादी र मधेसभाइ दलहरूको अनि अर्को चाहिँ अब जस्तो यसमा पनि कुरा नमिलाएको छ तराईमा चाहिँ एक प्रदेश हुँदा हुने पाहाडमा चाहिँ अनगिन्ती प्रदेश त्यसको पनि त्यो तर्कमा चाहिँ दम छैन कि किनभने यदि पाहाडमा नौवटा राज्य हुन्छ भने तराईमा नि कम्तीमा पाँचवटा त राज्य हुनुपर्छ होला नि त्यो पनि त तालमेल खाने तर्कहरू छैन यसमा चाहिँ के भने धेरै जालझेल स्वदेशी मात्र होइन विदेशी शक्तिहरूको पनि यसमा जाल जालझेल छ त्यो जालझेलबाट चाहिँ दलहरूले मुक्त हुनुपर्छ त्यो जालझेल हामीलाई सिद्धाउनको लागि टुटफुट गुट गराउनका लागि विदेशीहरूले खेलिरहेका छन् उनीहरूको दाउ अनेक हुनसक्छ प्रपञ्च अनेक हुनसक्छ किनभने इतिहासदेखि नै नेपाललाई एक किसिमले निल्ने प्रपञ्च त खोजेको नि नेपाल बस्दै आएको छ त्यो आफ्नो कारणले होला होइन त्यो कारणले गर्दा कसरी विदेशीहरूको चलखेलबाट हामी मुक्त रहन सक्छौँ भन्ने पनि दलहरूले सोच्नुपर्छ किनभने ठाउँ पायो भने उनीहरूले भिडाउन चाहिँ बाँकी राख्दैनन् यिनीहरूको अहिले एकछिन मूल हाउसमा संहिताको सैद्धान्तिक मात्रै छलफल गरे उनीहरूले त्यो प्रदेश यो त्यो प्रवेशै गरेका छैन एक किसिमले अब त्यो संवाद समितिले नै त्यसले त्यो जुन विवादित छ नि पच्चिसवटा बुधाबाट त्यसलाई चाहिँ न्यारो डाउन गरिसकेपछि फेरि त्यसमा प्रवेश गरेपछि मात्र त्यो कुराहरू आउन सक्ला तर अहिले चाहिँ धेरै जसो जस्तो पाँच प्रदेशको पनि कुरा आएको छ सभासदहरूबाट किनभने धेरै भयो भने हामीले पाल्न सक्दैनौँ भन्ने कुरा आएको छ त्यो एउटा सकारात्मकै हो किनभने धेरै हुनाको असर चाहिँ के हो भन्ने कुराको बस नभएर पनि हुनुपर्छ भनेको त्यसमा अब धेरै कुराहरू चाहिँ उचालिने कारणले आए अब चाहिँ थचारिँदै जाँदाखेरि चाहिँ मुलुककै हितमा गराउने हो भने त कम हुँदै जाँदाखेरि कम प्रशासनिक संरचना हुन्छ भन्ने कुरा चाहिँ विचार गर्दै गएको जस्तो लाग्छ पहिलाभन्दा अलिकति उनीहरूको स्वर जुन चेटिएको थियो त्यो चाहिँ छैन सबै पक्ष चाहिँ अब बुझ्दै चाहिँ गएको हो कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा संविधान सभाभित्रका दलहरूबारेको आफ्नो विचार सुनाउँदै हुनुहुन्थ्यो गणेशजी हामीले केही दलका नेता नेताविदहरूको कुरा सुन्यौं यो छ महिनालाई स्थानीय अथवा मतदाताहरूले कसरी हेरेका छन् भन्ने चाहिँ बुझ्न मन लाग्यो मलाई यसमा पनि दुई थरी नै अवलोकन छन् जस्तो लाग्छ नि साजी मलाई मैले पनि व्यक्तिगत रूपमा कुराकानी गर्दा केही भन्छन् छ महिनामा धेरै कुरा भएको छ र कतिले चाहिँ एकदमै पुरै असन्तुष्टि व्यक्त गरेका छन् के प्रतिनिधि आवाजहरू यहाँ सुनौ न यो न एउटा गाविस भवनमा हामी बैठक बसेका थियौँ भने अब ठुल्ठुलो मान्छेहरू हुन्छन् जुन अध्यक्ष सचिव उपसचिव यस्तोहरू चाहिँ टेबलमा बस्ने जुन उपेक्षित वर्ग छ उनीहरूलाई चाहिँ भुइँमै राखेर उनीहरूले के चासो आफ्नो आफ्नो लागेको कुरा व्यक्त गर्न पाउँछ त्यो त्यसरी पाउँदैन नि होइन हुन्छ हुन्छ हुँदैन हुँदैन अहिले जुन नेपालमा भएको स्थिति भनेको त्यही हो संहिता भनेको यही हो कि हामी अहिले जसरी यसरी समान रूपमा होइन सबैलाई समान अधिकार अधिकार सबैको समान चासोको विषयमा छलफल गरिरहेछौँ सबैको सहभागिता पनि भयो प्लस सबैले आफ्नो विचार पनि व्यक्त गर्न सकियो उक्त उपेक्षित वर्गहरूलाई पनि समान सहभागिता जनाएर समस्या के छ यो नै संहिता हो जस्तो लाग्छ यदि यो संहिता भएको खण्डमा विभिन्न राज्य राज्यको छुट्टै छुट्टै हुन्छ त्यो हुँदाखेरि जुन कुरा पहिले भइरहेको थियो केन्द्रित रूपमा त्यो केन्द्र नभइकन आफ्नो संघमा विकास गर्नको लागि सबैले जुट्न सकिन्छ बजेट ल्याउन सकिन्छ अहिले आफ्नो पहुँच हुँदैन जुन किसिमले यो कर उठाउने अधिकार आउँछ बजेट बनाउँछ यो सङ्घमै सीमित हुन्छ यहाँ जुन एकलौती मात्र भइरहेको छ हुनु भएन सबैको समान हुनुपर्छ भन्ने लाग्दछ यसले विकास र सुविधा पनि ल्याउँछ र सँगै चुनौती पनि ल्याउँछ त्यो नेपाल जस्तो चाहिँ एउटा गरिब मुलुक हो एउटा केन्द्रीय सरकारलाई त धान्न गाह्रो भइरहेको अवस्थामा यहाँ चाहिँ राज्य सरकारहरू हुनुभएको हुनाले त्यो राज्य सरकारका पनि मन्त्री यिनलाई चाहिँ सेवा सुविधाहरू चाहिँ दिनुपर्ने हुन्छ तलब चाहिँ इत्यादि दिनुपर्ने हुन्छ जसले गर्दा एउटा चाहिँ आर्थिक रूपले चाहिँ नि अझ चाहिँ विपन्नता ल्याउनु पनि सक्छ हाम्रो देशमा चाहिँ नि सबैतिर समान किसिमको एउटा सामर्थ्यता छैन जसले गर्दाखेरि आर्थिक रूपमा चाहिँ समस्या आउनु पनि सक्छ अब संहिता नभइदिए राम्रो भन्ने चाहिँ मेरो धारणा हुन्छ किन म दसैँ तिहारमा एकचोटि घर जान्छु वर्षमा कञ्चनपुर जान्छु तर म हुर्किएँ डोटी दिपाइल पहाडी पहाडी भेगमा त्यहाँ हुर्किए क्रममा जब म डोटीबाट कञ्चनपुर जान्छु त्यो बेला मलाई त्यहाँका साथीहरू भन्छन् ए त चाहिँ पहाडी अब त पहाडी राज्यको परिस है अब त यहाँ आइस हो यो खालको कुराहरू ननिस्कियोस् भोलिको दिनमा सङ्घीयता भयो भने मान्छेले अब म को हुँ त भन्ने एउटा ठुलो प्रश्नवाची चाहिँ उसको अगाडि नआओस् भन्ने चाहिँ म चाहन्छु त्यसमा साले भन्नुभएको थियो कि नेपाल चार जात छत्तिस मुलुक साझा खुलाडी हो अनि म त्यहाँ चाहिँ प्रश्न गर्न चाहन्छु कि त्यो फुलबारीमा किन सधैँ एउटै प्रकारका फुलहरू मात्र फुलिरहेका छन् नेपाली हो भनेपछि मेरो नाम पनि त्यहाँ आउनु पर्यो नि त्यो फुलमा त्यो मालामा खै त आएको कैलाली जिल्लामा अहिलेसम्म कतिवटा थारू सिडिओ आएको छ भन्नुहोस् थारू एसपी आएको छ भन्नुहोस् कतिवटा थारू प्रधान न्यायाधीश बनेको छ बनेको छैन यदि त्यहाँ संघीय राज्य भयो भने के हुन्छ भने त्यहाँको बाहुल्यता भएको व्यक्तिले त्यहाँ त्यहाँ चाहिँ मुख्यमन्त्री बन्छ त्यहाँको ठाउँ भन्यो भनेपछि मेरो पनि त्यहाँ एक्सेस हुन्छ नि तर अहिले भइरहेको छैन नि यो हामीलाई चाहिँ जो पिछडा वर्गहरू छन् त्यहाँ उनीहरूलाई चाहिँ बाइसनेस गरेको छ हामीलाई चाहिँ मूलधारमा ल्याउन दिएको छैन हामी कहिलेदेखि यहाँ ट्युमा पढ्न आएको छौँ के हामी यो देशको नेतृत्व गर्न सक्दैनौँ त्यो क्यापेसिटी हाम्रो पनि छ नि के म आफ्नो जिल्लामा गएर सिडिओ बन्न सक्दैन छ नि तर अब यदि त्यहाँ संघीय व्यवस्था भएको भए त्यो अवस्था त्यहाँ हुने थिएन म पश्चिमको मान्छे त्यहाँबाट जति पनि करहरू त्यहाँबाट ट्याक्सहरू उठ्छ नि देशको सिक्सटी पर्सेन्ट भन्दा बढी चाहिँ यहाँ केन्द्रमा आउँछ सङ्घीय राज्य भयो भने कम्ती पनि नाइन्टी पर्सेन्ट चाहिँ त्यहाँ चाहिँ खर्च हुन्छ त्यहाँ विकास हुन्छ हामी जस्ता बेरोजगार युवाहरू त्यहाँ चाहिँ कहाँ पाउँछौँ हामी त्यहाँ अब समय बिस्तारै घर्किँदैछ बीचमा पर्ने चाडपर्व कटाउँदा मुस्किलले पाँच महिनामा संविधान निर्माणका सबै कुरामा सहमति निर्माण गर्ने चुनौती संविधान सभाको काँधमा छ संघीयताका बारेमा देखिएको असमझदारीलाई कसरी निर्णायक निष्कर्षमा पुर्याउने भन्ने काम शीर्ष दलका नेता र सभासदकै जिम्मा छ कार्यक्रम संहिता संगालोमा अब तपाईँका प्रतिक्रियाको पालो भएको छ साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी राजकुमार रेग्मीले ट्विटरमा लेख्नु भएको छ शासकीय स्वरूप र संहिताबारे छलफल नथाली अन्य विषयमा संविधान सभामा लाग्नु उल्टो दिशातर्फ जानु जस्तै हो त्यस्तै तुला नारायण शाह लेख्नुहुन्छ अरूको बाध्यता भए पनि संघीयता मधेसको आवश्यकता हो दुई हजार उनसत्तरी जेठ दुई गते भएको एघार प्रदेशको सहमति विदेशी दाताहरूको दबावमा भएको हो त्यस्तै राज शर्मा लेख्नुहुन्छ संघीयताको सीमाङ्कन गर्दा जलविद्युत सम्भावना पनि समानुपातिक हुनु पर्यो कति झलमल कति अन्धकार नहोस् संघबीच विवाद भएर प्राविधिकहरू चाहियो त्यस्तै बुद्धि कार्की ट्वीट गर्नुहुन्छ संघीयताको मूल मर्म हो स्वायत्तता तर विडम्बना संघीयताको सबभन्दा ठूलो प्रवर्धक दलमा विद्यार्थी संगठनको नेता पनि हेड क्वार्टरले चुन्छ आफ्ना विचार राख्ने सबैलाई धन्यवाद तपाईँ पनि संघीयता र हाम्रो कार्यक्रमको बारेमा आफ्नो कुरा हामीलाई पठाउनुहोस् आन्चाना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका पचास भन्दा बढ़ी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता संघालोको छोटो रूप एसएस टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं आज हामीले दोस्रो संविधान सभाको सात महिनाको यात्रामा भए गरेका उपलब्धि र बाँकी असहमतिका बारेमा कुराकानी गर्यौं प्रसारित सामग्रीको पूर्ण अंश हाम्रो website WWW dot AFN dot ORG dot एनपीमा उपलब्ध छ सामग्री सुनेपछि तपाईँ त्यही पनि आफ्नो प्रतिक्रिया लेख्न सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाका बारेमा कुराकानी गर्न नेपाल चौतारीका साथ आउनेछौ त्यतिन्जेलसम्मका लागि उत्पादन टोलीका राजन पराजुली कल्पना भट्टराई प्रियङ्का बुढाथुकी प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म गणेश आचार्य र म निशा राई पनि विदा हुन्छौ नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर